6 MHz. रहनाले को साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँझै तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता कार्यक्रम मुक्तक माला तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्समा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W W dot Radiovision dot com dot NP log on गरेर संसारभरकै साथ सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक माला तपाई नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा कार्यक्रम प्रसारण भए पश्चात हामी एउटा लिंक छोड्नेछौ उक्त लिंक क्लिक गरी तपाईँले कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नि पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँग भलाकुसारी मौका चुराएर राख्ने गर्छौ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौँ आजको कार्यक्रममा श्रोता मसँग मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाको बाह्रौं अंक रहेको छ केही समय अघि नै मलाई प्राप्त भएको हो कार्यक्रमको प्रारम्भमा उक्त पत्रिकाभित्रबाट केही मुक्तक म तपाईँहरू समक्ष राख्नेछु तत्पश्चात तपाईँहरूले नि मायाले स्नेहले हामीलाई पठाउनुभएका मिठा मिठा मुक्त खराबहरूको साथमा म आउनेछु अहिले पनि सुनौ मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाभित्रबाट मुक्तक तिम्रो समर्पणमा आफूलाई मेटाउन सकिन भने तिम्रो समर्पणमा आफूलाई मेटाउन सकिन भने सेवा करुणा र प्रणयको स्तर उठाउन सकिन भने कहाँ सही आकार र उचित मूल्य हुन्छ प्रेमको अकारण हृदय आकाशमा मुस्कुराउन सकिन भने यो मुक्तक मुक्तकार चित्रा कोइरालाजीको झापा उहाँको घर हो मुक्तकार चित्रा कोइरालाजीका खराफल सँगै आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरिसके अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ रुद्र अधिकारीजीको आफ्नो खुसीको स्रोत ठान्दै जीवनमा राखिन्छ आफ्नो खुसीको स्रोत ठान्दै जीवनमा राखिन्छ आदर्श मान्दै आफैलाई खटनमा राखिन्छ उसले दिएको चोर त्यति नै ठूलो हुन्छ जसलाई जति जतनले मनमा राखिन्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार रुद्र अधिकारीजी विशाल नगर काठमाडौँ उहाँको घर हो मुक्तकार रुद्र अधिकारीजी कच्चपको मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग भद्र घरती कान्छाजीको मिठो बोल्नुहोस् सत्कार गर्नुहोस् बा आमालाई मिठो बोल्नुहोस् सत्कार गर्नुहोस् बा आमालाई सधैँ असल व्यवहार गर्नुहोस् बा आमालाई पुण्य कमाउन मठ मन्दिर जानै पर्दैन हजुर निस्वार्थ सेवा लगातार गर्नुहोस् बा आमालाई यो मुक्तक मुक्तकार भद्र घरती कान्छाजीको रिजुवाङ रोल्पा उहाँको घर हो अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ भूपी सरवर्सीको हेरियोस् त्यो कुलघरान पनि कुलघरान छै हेरियोस् त्यो कुल घरान पनि कुल घरान झै अनि गरियोस् कन्यादान पनि कन्यादान झै ए मेरो हजुर छोरीका पनि सपनाहरू हुन्छन् बिहा भन्दै व्यापार नगरिदिनुहोस् माल सामान चाहिँ यो मुक्तक मुक्तकार भूपी सरोवरजीको सिगास बैतडी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सुमन तिमल सिन्हाजीको आरूघाट गोर्खा उहाँको घर हो जता जता पायो उतै कदम मोडिन पुग्दा जता जता पायो उतै कतम मोडिन पुग्दा आफ्नो अडान आफैबाट छोडिन पुग्दा रीतिरिवाज आड भरोसा सब सखा भयो मण्डपको नाता अदालतमा तोडिन पुग्दा यो मुक्तक मुक्तकार सुमन तिमल सिन्हाजीको आरुगाड गोर्खाका मुक्तकार हुनुहुन्छ उहाँ अर्को मुक्तक छ मसँग नमराज घिमरे शिखरजीको कठै बरा भनिरहेकाहरूसँग पर्छ कठै बरा भनिरहेकाहरूसँग पर्छ बलि चढाउनु अघि पर्सिनु पर्छ दुःख नै सुखको नर्सरी रहेछ भोगेर हेर सुन्दर इन्द्रेणी देखिन छरी बर्सिनु पर्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार नमराज खिमरे शिखरजी बनेबा काभ्रे उहाँको घर हो आजलाई भने श्रोता मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाको बाह्रौं अंकबाट मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रममा एउटा मिठो गीत तपाईँहरू समक्ष राख्छु गीत पश्चात आउँछु तपाईँहरूले नि मायाले भएका मिठा मिठा मुक्त खराबहरूको साथमा अहिले भने मसँग गीत रहेको छ गायक प्रदीप राज पाण्डेजीले गाउनु भएको सुशील विश्वकर्माजीले संगीत भर्नु भएको शम्भु कुमार मिलनजीले लेख्नु भएको निकै नै मिठो गीत छ सुन्दै रहनुहोला गीत पश्चात म पुनः आउनेछु तपाईँको मुक्तको साथमा पत्थरको मुटु बनाई तिमी अन्तै सारे पछि पत्थरको मुटु बनाई तिमी अन्तै सारे पछि रसाउँछन् दुबै आँखा सब साथ परे पछि रसाउँछन् दुबै आँखा सब साँझ परे पछि तिमी छैनौ रे गयो टाढा कता कता हो तिमी छैनौ रे गयो टाढा कता कता गयो टाढा कता कता गयो टाढा गयो टाढा भयो शून्य गाउने आज तिमीले सागु तारे पछि भयो शून्य गाउने आज तिमीले सागु तारे पछि रसाउँछन् दुबै आँखा सब साझ परेपछि रसाउँछन् दुबै आँखा सब साझ परेपछि I. घर पछि साउने भेज आँसु फुलिएर झार पछि रसाउँछन् दुबै आँखा जब साँझ परे पछि रसाउँछन् दुबै आँखा जब साँझ पर you. छायो जीवनमा विश्वासघात गरे पछि रसाउँछन् दुवै आँखा यो मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ मुक्तक माला सुन्दै हुनुहुन्छ तपाईँहरू मुक्तक मालाको प्रारम्भमा मैले मुक्तक सागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिका भित्रबाट केही मुक्त करफहरू लिएँ बाँकी मुक्त करफहरूलाई म आगामी अङ्कहरूमा जोड्दै जानेछु पत्रिका मसँग सुरक्षित छ अब भने तपाईँहरूले नि पठाउनुभएका मुक्त करफहरू कार्यक्रममा आलो पालो राख्छु अपमान गर्छन् दबाउन खोज्छन् कसरी हुन्छ अपमान गर्छन् दबाउन खोज्छन् कसरी हुन्छ निर्मूल हुनुको साटो बढ्छ झन्झन कसरी हुन्छ जातीय भेदभावको खिलाफ युवा पुस्ता नबोले भन्नुहोस् त यो चर्चर समाज परिवर्तन कसरी हुन्छ मुक्तकमा यो प्रश्न मुक्तकार हुनुहुन्छ जगत थापाजी बचाङ उहाँको घर हो जगत थापाजी मुक्तक मारालाई मिठो माया बाँड्दै गर्नुहुन्छ कार्यक्रममा आउँदै गर्नुहुन्छ जगत थापाजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ यौं खतिवड़ाजीको कमल बजार साथ असाम उहाँको घर हो कसैले पनि कसैलाई प्यार नगर्नु यति धेरै कसैले पनि कसैलाई प्यार नगर्नु यति धेरै लामो छ जिन्दगी हेर हतार नगर्नु यति धेरै आज भेटिएको मान्छे भोलि नभेटिन सक्छ तसर्थ रुखो वचन लगाएर प्रहार नगर्नु यति धेरै उहाँ हुनुहुन्थ्यो मुक्तकार हिनु जी नियमित रूपमा उहाँ पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष अर्को मुक्त छ मसँग उमेश कुमार विश्वकर्मा सागरजीको कालीकोट उहाँको घर हो उमेर हेरेर बस्दैन कद हेरेर बस्दैन उमेर हेरेर बस्दैन कत हेरेर बस्दैन जागिर हेरेर बस्दैन पद हेरेर बस्दैन आफ्नो कर्तव्य पूरा गरेकै हुन्छ उसले भित्ताको खडीले फुर्सद हेरेर बस्दैन अनि उहाँ हुनुहुन्थ्यो मुक्तकार उमेश कुमार विश्वकर्माजी अर्को मुक्तक छ मसँग सुनाखरी निर्मला आचार्यजीको निर्पा छ खोटाङ उहाँको घर हो छैन केही मरिसकेको छ मन बिताइरहनु भएको छ आश छैन केही मरिसकेको छ मन बिताइरहनु भएको छ न त श्रीमान न त अरू सन्तान छन् बिताइरहनु भएको छ छोरो एक प्रेमिकाले छोड्दा मर्छु भन्दै हिँड्छ रे सुनिरहेछु आमा त्यही छोरालाई हेरेर जीवन बिताइरहनु भएको छ निकै मार्मी ढंगले आउनुभयो मुक्तकार सुनाखरी निर्मला आचार्यजी अर्को मुक्तक छ मसँग तपस्या राई तेसुजीको माने भन्जेङ पाँच ओखलढुङ्गा उहाँको घर हो हामी सँगसँगै एउटा गीत पनि सुन्नेछौ गीत छ मसँग अस्मिता अधिकारीजीले गाउनु भएको लेख्नु भएको तथा संगीत भर्नु भएको छ रोशन सिंहजीले मुक्तक सुनौ पहिला तपस्या राईजीको गीत त म राख्ने नै छु मलाई भेट्न तिमी आउनु नै पर्छ भन्दै भनिन मलाई भेट्न तिमी आउनु नै पर्छ भन्दै भनिन मात्र तिमीलाई मैले नै पाउनु पर्छ भन्दै भनिन थाहा थियो मलाई तिम्रो रोजाइमा म पर्दै पर्दिन थिएँ तिमीले मेरो सिउँदो सजाउनु नै पर्छ भन्दै भनिन छैनौ निरा आइसीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्स सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त खराफहरू आलो फालो लिइरहेको छु कमी र कमजोरी जान्ने त तिम्रै आफ्नै परिचित हुनुपर्छ कमी र कमजोरी जान्ने त तिम्रै आफ्नै परिचित हुनुपर्छ उसले निर्धारित सीमा नागेको छ उसको जित हुनुपर्छ यो दिलसँग खेल्नेहरूको रुचि क्रमश बढ़िरहेको छ अब सर्वसम्मतिले यो अन्तर्राष्ट्रिय खेल घोषित हुनुपर्छ ओहो उहाँ हुनुहुन्थ्यो मुक्तकार दिवाकर नेउपानेजी हामटेका चिराङ असम भारतबाट उहाँले हामीलाई सम्झनुभयो दिवाकर नेउपानेजीको मुक्तक सँगसँगै अर्को मुक्तक छ मसँग जगत रावलजीको पुलले तोला साथ अछामुवाको घर हो मान्छे आफूलाई ठिक अरूलाई बेठिक सम्झन्छन् मान्छे आफूलाई ठिक अरूलाई बेठिक सम्झन्छन् अफिसमा काम गर्ने पिउन पनि हाकिम सम्झन्छन् लामो समयदेखि घरमा काम गर्ने कामदारले पनि उनै कामदारले आफू त्यस घरको मालिक सम्झन्छन् यसो भन्दै हुनुहुन्थ्यो मुक्तकमा जगत रावलजी अछामबाट अर्को मुक्तक समूहसँग मसँग पदम धामी कवि किशोरजीको सिगास बैतडी उहाँको घर हो कुरौटे समाजका कुरा हाबी ठुलो वैश भन्छन् कुरोटे समाजका कुरा हाबी ठुलो भैस भन्छन् लगाउँछन् हक गर्छन् दाबी ठुलो भैस भन्छन् अचेल जिम्मेवारीको देखाउँदै दे, तालसा मेरो काँधमा थमाउँछन् मेरो हातमा चाबी ठुलो भैस भन्छन् उहाँ हुनुहुन्थ्यो मुक्तकार धामीजी अर्को मुक्तक छ मसँग सुशील वियोगी घायलजीको शिखर नगरपालिका एघार टोटी उहाँको घर हो हाल उहाँ चेन्नईमा हुनुहुन्छ जिन्दगीमा कहिल्यै नभुल्ने उपहार दिएर गयो जिन्दगीमा कहिल्यै नभुल्ने उपहार दिएर गयो चोटे चोटले भरिएको यो मुटुमा भार दिएर गयो सुन्दर त्यो मुस्कानदेखि कति खुसी थिएँ म बुझायो अर्थ स्वार्थी प्रेमको सार दिएर गयो यो मुक्तक सुशील वियोगी घायलजीको हाल चेन्नईबाट हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक मसँग गोविन्द शाहीजीको कालीकोट मनमा उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौ नारायण गोपालजीको आवाजमा रहेको गीत छ मसँग यस गीतमा संगीत नारायण गोपालजीको नै छ गीतलाई लेख्नु भएको छ काली प्रसाद रिसालजीले पहिला मुक्तक सुनौ गोविन्द शाहीजीको सँगसँगै म गीत तपाईँहरू समक्ष राख्ने नै छु तिम्रो लागि ऊ राम्रो छ तिमी राम्रो ठहरिदेऊ बिन्ती गर्छु तिम्रो लागि ऊ राम्रो छ तिमी राम्रो ठहरिदेऊ बिन्ती गर्छु फूल हौ तिमी फूल भएरै सुगन्ध छरिदेऊ बिन्ती गर्छु बरु टुक्रिएको सिसा जोडिन्छ होला मेहनत त्यतै घर मेरो मन छोड्न समय बर्बाद देऊ बिन्ती गर्छु यसै गरी लुटाइदिन्छु आफू आँसु मारुबे यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी العفو العيد गोविन्द साईजीको मुक्तक मुक्तक सँगसँगै यो गीत सुन्नुभयो मुक्तक मालाको आशाको वसाईमा म तपाईँहरूकै मुक्तक लिइरहेको छु ए कन्या मान्य महोदय यता पाल्नुहोस् ए कन्या मान्य महोदय यता पाल्नुहोस् हजुरको हुँदैछ जय जय यता पाल्नुहोस् झुट्टा आश्वासन दिएर फेरि जनतामाझ गर्नुहोस् अर्को अभिनय यता पाल्नुहोस् वाह यो व्यङ्ग्य मुक्तकमा बिना तामाङजीको बिना तामाङजीले यति मिठोसँगले हामीलाई सम्झनु हुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग गोपाल पुन्जीको त्रिवेणी गाउँपालिका दुई सल्यान उहाँको घर हो आँसुलाई लुकाएको छु हेर त यी नयनमा राखेको छु आँसुलाई लुकाएको छु हेर त यी नयनमा राखेको छु प्रत्येक सुस्केराहरूको कणकण पवनमा राखेको छु तिमीले मलाई याद राख्न पनि योग्य ठानिनौ प्रिया मैले मनमा राखेको छु तिमलाई धडकनमा राखेको छु उहाँ हुनुहुन्थ्यो मुक्तकार गोपाल पुन्सी सल्यानबाट अर्को मुक्तक मसँग छ नरेश सुशिकार सिको शिखर नगरपालिका आठ घाट डोटी उहाँको घर हो हाल उहाँ अबुधाबीमा हुनुहुन्छ कहिले आउला काल नसोधेकी राम्रो कहिले आउला काल नसोधेकै राम्रो मलाई यस्तो सवाल नसोधेकै राम्रो दुःख पर्दा आफन्तहरू छोडी गएका हुन् भो मित्र मेरो हाल नसोधेकै राम्रो नरेश सूचीकार श्री श्री मुक्तकार हुनुहुन्थ्यो पछिल्लो समयमा मुक्तकमालालाई मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्त छ मसँग प्रकाश अधिकारीजीको इलाम नगरपालिका चार इलाम उहाँको घर हो गाली नभए त तिम्रो काली मच्चा आउँदैन गाली नभए त तिम्रो काली मच्चा आउँदैन जाली नभए त खाना गाली मच्चा आउँदैन लुकी छोरी माया गर्ने बानी छोड्न हुन्न परे साली नभए त ससुराली मच्चा आउँदैन यसरी रमाइलो ढंगले आउनुभयो मुक्तकार प्रकाश अधिकारीजी भन्नुहुन्छ धेरै लामो समयपछि पुनः कार्यक्रम सुन्दैछु सुबाल सुबाफ मुक्त प्रसारण हुन्छ कि हुन्न होला भन्नुभएको छ अहिले प्रसारण हुन्न धेरै लामो समय पश्चात आउनुभयो स्वागत छ तपाईँलाई आउँदै गर्नुहोला यसरी नै नियमित रूपमा अर्को मुक्तक छ मसँग आरके भण्डारीजीको बजाङ उहाँको घर हो मान्छेहरू कोही अमन शैनमा कोही साह्रै पीरमा छन् मान्छेहरू कोही अमन शैनमा कोही साह्रै पीरमा छन् अपराध गर्नेहरू जति काल कोठरी जन्जिरमा छन् कसैले आफ्नो घर परिवार आफन्त र समाज त्यागे कोही भनी खरानी घसेर सन्यासी बनेर मन्दिरमा छन् आरके भण्डारीजी नियमित रूपमा आउँदै गर्नुहुन्छ बजङबाट मुक्तकार अर्को मुक्तक मसँग छ तुलसा भण्डारी तपस्याजीको सल्यान घर हो सँगसँगै गीत सुन्नेछौ हामी मेलिना राईजीले गाउनु भएको गीत छ मसँग अहिले प्रकाश टुमे राईजीले लेख्नु भएको विनोद खम्बुजीले संगीत भर्नुभएको मुक्तक सुनौ पहिला तुलसा भण्डारीजीको सँगसँगै गीतमा राख्ने नै मेरो दुःखमा रमाई छोडेर जानेलाई मेरो दुःखमा रमाई छोडेर जानेलाई पराईको हात समाई छोडेर जानेलाई एकचोटि भेटेर बधाई दिन मन सहेर अन्तै साइनो समाई छोडेर जानेलाई कार्यक्रम मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक माला तपाईँ सुन्दै हुनुहुन्छ मुक्तक मालामा आशालाई भने मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खराबहरू मसँग छन् सुरक्षित छन् अर्को अर्को पाला पक्कै जोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्त करपहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आईडीमा पनि मुक्त खरपहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सिटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै सज्जा चौलागाईजी र स्वस्तिका ढकालजीले गाउनु भएको सृजना खत्रीजीले लेख्नु भएको म्युजिक कम्पोजर हुनुहुन्छ काली प्रसाद बास्कोटाजी मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा शब्द सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्रि सुन ಹೈನವರೇ